नमस्कार रेडियो थाहा सञ्चार उनान्सय दशमलव चार मेगा हर्ज काठमाडौँ थाहा सञ्चार डट कम र थाहा सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामी आजबाट साहित्यकार नारायण ढकालको पछिल्लो उपन्यास हजार माइलको बाटो सुनाउँदैछौ आफ्ना अघिल्ला अघिल्ला उपन्यासमा जस्तै यो उपन्यासमा पनि लेखक ढकालले काठमाडौँ वरपरको सेटिङमा कथा बुन्नु भएको छ हजार माइलको बाटो एउटा सामाजिक राजनीतिक उपन्यास हो तसर्थ लेखकको विचार वा धारणासँग तपाईँ सहमत असहमत जेसुकै हुनुहोस् तर यो पढ्नै पर्ने पुस्तक हो जनयुद्धको पृष्ठभूमिमा लेखिएको यो उपन्यासमा हामीले देखे भोगेका कुरा मात्र होइन कतिपय पात्र र सन्दर्भमा हामीले आफू स्वयंको प्रतिबिम्ब भेट्न सक्छौ सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास हजार माइलको बाटोको पहिलो भाग दुई हजार एकसठी साल माघ सात गतेको घटना थियो त्यो आधार इलाकाको हिरासत कक्षा कठोर केरकार र क्रूर यातना पछिको मध्यरात भूपू प्रधान पञ्च नरेन्द्रनाथ अधिकारी वर्ष सतसट्ठी उनी अर्धनिन्द्रामा थिए उनको मस्तिष्कको चेतन तन्त्रिकाको एउटा कुनामा दुस्वप्न जस्तो काँचो वायु चढेको थियो तन्द्रामा उनी आफू मारिएको सपना हेर्दै थिए त्यसै बेला लाल सिपाहीहरूले खुट्टा बजार्दै कोठामा आएर उनलाई उठाए उनको आँखामा कालो पट्टी बाँधियो उनलाई कोठाबाट निकालियो र गाउँ नजिकको जङ्गलमा लगियो एउटा मर्न लागेको बुढो रुखको सामुन्ने उनलाई उभ्याइयो त्यसो भए तपाईँ परमात्मा मान्नुहुन्छ होइन त सेक्सन कमान्डर कमरेड दिलबहादुर विश्वकर्माको मुखबाट खस्रो आवाजमा प्रश्न झार्यो मान्छु नरेन्द्रनाथले जवाफ दिए परमात्मा त मान्नुहुन्छ अनि आत्मा नि आत्मा आत्मालाई त झन् मान्छु उपनिषदको स्थापना हो यो आत्मा भनेको जिन्दगीमा तपाईँले यो चाहिँ बिल्कुलै ठिक गर्नु भएन हेर्नुहोस् उपनिषदको स्थापना यो त प्रतिक्रियावादी सोच हो तर अब जे भए पनि तपाईँले मान्दै आएको त्यो आत्मा न पृथ्वीमा रहन्छ न अन्तरिक्षमा रहन्छ बुझ्नुभयो त कमरेड दिलबहादुरको क्रूर अट्टहासपछि एकछिन भयावह शून्यता छायो त्यति नै बेला शून्यता र मध्यरातको अँध्यारोलाई चिर्दै सोच्दै नसोचेको घटना भयो अचानक असङ्ख्य खुकुरी बन्दुक र गोला बारुद गर्जेको आवाज आयो त्यसपछि आयो निर्देशन आदेश चितकार र नाराबाजीको भयप्रद ध्वनि कोलाज त्यो विस्फोटक कोलाज र कोलाहलले पृथ्वीको सतहलाई हल्लाउन थाल्यो त्यसपछि भरुदको धुवाँ त्यसपछि नाक पोल्ने गन्ध त्यसपछि घाइतेहरूको आर्तनाद र लासहरूको बिस्कुन त्यसपछि रगतको नदी त्यसपछि त्यसपछि त्यो अवस्था रातभरि लगातार रह्यो भोलिपल्ट बिहान उज्यालो भएपछि मात्र त्यो त्रासद परीक्षित समाप्त भयो त्यसपछि कुनै आवाज सुनिएन अब त्यहाँ महाविनाश पछिको मुर्दा शान्ति मात्र बाँकी थियो कसैको मृत्यु प्वाख जत्तिकै हलुङ्गो र कसैको मृत्यु पहाड जत्तिकै गरुङ्गो हुन्छ अध्याय एक एकलव्य र भाटभटेनीको कथा धीरेन्द्रनाथ अधिकारी जन्मेको तीन वर्ष सात महिना र चार दिनपछि उसकी आमा सावित्री अधिकारीले सधैँका लागि यो संसार छोडिन् वर्षयामको अन्त्यतिरको उष्ण तथा आर्द्र दिन थियो थियो बिहान निकै छिप्पिसकेको थियो आकाशमा बाक्लो कालो बादल थियो तर अझै पानी झरिसकेको थिएन हावा नचलेकाले रुखका पात शान्त र स्थिर थिए घर अगाडि बकैनाको रुखका हाँगामा बसेका कौवाहरू उराट लाग्दो स्वरमा कराइरहेका थिए तुलसीको मोठसँगैको पारिजातको रुखमा बस्दै र उड्दै गरिरहेका सारोहरू कागको खस्रो आवाजलाई समर्थन र विरोध गर्न चरचरी बाजिरहेका थिए उता नयाँ बिहानको उज्यालो पछ्याउँदै घुनबाट निस्केका गौँथली र भँगेराहरू चाहिँ घरभन्दा अलिक परको हाडे भयरको रुखको हाँगामा शोकमग्न यात्री झैँ चुपचाप बसिरहेका थिए जिमवाल गजेन्द्रनाथ अधिकारी फलैचामा बसेका थिए उनी अचानक तपस्या भङ्ग भएको ऋषि झैँ छटपटाइरहेका थिए उनको शिर बाँसको टुप्पो झैँ झुकेको थियो र अनुहार कालो निलो भएको थियो ओठमुख सुकेका थिए उनको बक बन्द भएको थियो आफू वरिपरि झुम्बिएका मानिस र तिनले प्रकट गरेका सहानुभूतिले उनको मन सम्हालिन सकेको थिएन उनको जीवनमा अकस्मात आइलागेको त्यस घटनाको दुःख उनको निम्ति कल्पना बाहिरको थियो यस अघि यो अधिकारी परिवारमा यस्तो विपद कहिले परेको थिएन झिमल गजेन्द्रनाथ अधिकारीको पुरानो मूल घरको पूर्वपट्टि गाई गोठ थियो झिङ्गटीको छाना भएको लामो एकतले त्यस टहरामा तीनवटा गाई र दुईवटा बाछा बाछी थिए त्यही गोठमा दुर्घटना भएको थियो आँगनमा ठुलो भिड जम्मा भएको थियो गाउँभरिका विभिन्न उमेरका मानिस त्यहाँ आएका थिए बालकदेखि बुढाबुढीसम्म बौद्ध थानाबाट खाकी पोसाक लगाएका दुई प्रहरी पनि आएका थिए ती दुवैको हातमा विशेष प्रकारका चिल्ला लट्ठी थिए उमेरले पाकेका आइमाईहरू रोइरहेका थिए सबभन्दा ठुलो स्वरमा माइली दिदी रोइराखेकी थिइन् उनी छाती पिटी पिटी रुँदै भनिरहेकी थिइन् कि हे भगवान के देख्नु पर्यो नि यी पाप पापी आँखाले हे प्राणी मात्रका रक्षक हामी दुखीलाई रुवाएर यो कस्तो तमासा देखाउँदैछौ एकदमै कोलाहलमय वातावरण थियो मानिसहरूको भिड र आवाजको सन्तासले गाई बाचाहरू दाम्लो छिनाल्न खोज्दै कराइरहेका थिए जिमवाल गजेन्द्रनाथ अधिकारीका जवान छोरा नरेन्द्रनाथ अधिकारी अर्ध बेहोसीमा आँगनको भिडमा यता र उता लडबराइरहेका थिए र उनको नाति धीरेन्द्र चाहिँ गोठ अगाडिको भिडका बीचमा टोलाएर उभिराखेको थियो नाति धीरेन्द्र आखिर के खोजिरहेको थियो त ऊ कसरी त्यहाँ पुग्यो स्पष्ट छैन कसरी उसले त्यहाँ लगेको हुनुपर्दछ अथवा ऊ अरू झैँ त्यसै पनि हुलले कचेडिँदै त्यहाँ पुगेको हुनुपर्दछ गोठको झ्याल खुला थियो जसले गर्दा बाहिरबाट त्यो दृश्य स्पष्ट देखिएको थियो सारा मानिसका आँखा त्यहीँ एकोहोरिएका थिए रातो फरिया र रा रातै चोलो लगाएकी रातै धागोले चुल्ठो बाटेकी धीरेन्द्रकी आमा सावित्री दलिनको पासोमा तोर्लुङ्गा झुन्डिएकी थिइन् उनको अनुहार विपरीत दिशातिर फर्किएको थियो ढोकातिरबाट हेर्दा उनको पिठ्यौ मात्र देख्न सकिन्थ्यो त्यसैले पछाडिबाट देख्दा उनको सिङ्गो शरीर ससाना साना केटाकेटीले टालाठुली गाँसेर बनाएको अजङ्गको पुतली झैँ लाग्दथ्यो धीरेन्द्रका साना आँखाहरू त्यही दृश्यमा स्थिर थिए अबोध बालक धीरेन्द्रका निम्ति त्यस घटनाको तात्कालिक अर्थ र मूल्य कति पनि थिएन यसैले ऊ रणभुल्नमा पर्नु अस्वाभाविक थिएन तर अस्वाभाविक थियो एक दिन अघिसम्म सावित्रीका दुधका गुलिया लाम्टा चुसिरहेको एउटा बालकलाई आमाको अभाव नखट्केनु ऊ सन्त महात्माले चाहिँ समभावमा त्यो रमिता हेरिरहेको थियो त्यस्तो हृदय विधारक दृश्य देख्दा पनि उसले रुने छाट पटक्कै देखाएको थिएन एउटा प्रहरीले गोठको माथिल्लो तलामा गएर पासो काट्यो सावित्री पाठको डोरीमा झुन्डेकी रहेछन् लास बाहिर ल्याइयो र मुचुल्का उठाइयो त्यसपछि गाउँलेहरूले सबलाई बाँसको खाटमा हालेर आर्यघाटतिर लागे केही घन्टाभित्रै एउटा अदना जीवनको करुण नाटक पटाक्षेप भयो आँगनको भिड छाटिएपछि पनि बालक धीरेन्द्र उस्तै हालतमा थियो धीरेन्द्रले आमालाई खोजेर नरोएकामा बाजे गजेन्द्रनाथ अधिकारी हजुरआमा भगवती अधिकारी र बा नरेन्द्र अधिकारी तथा माइली दिदी साह्रै अचम्ममा परेका थिए उनीहरू पछि पछिसम्म पनि भनिरहन्थे लौननी यो कस्तो निठुरी जन्मै छ आमा मरे आफ्नै आँखाले देखेर पनि चुक्कसम्म रोएन यसको छाती त ढुङ्गाकै छ कि क्या हो चार वर्षसम्मको कुनै पनि कुरा धीरेन्द्रलाई सम्झना थिएन तर त्यो एउटा घटना चाहिँ उसको मानसपटलमा जब्बर भएर खोपिएको थियो सपना जस्तो वा अध्यारोमा अस्पष्ट छाया जस्तो भ्रम जस्तो वा जादुमय दृश्य जस्तो उसको मनमा पछिसम्म पनि यस्तै अस्पष्ट चित्रहरूको एउटा धमिलो कोलास बसिरहेको थियो धीरेन्द्रलाई आमाको अनुहार कस्तो थियो भन्ने सम्झना छैन उसका बा नरेन्द्रनाथले आफ्नो सुत्ने कोठाको भित्तामा जोइ पोइको तस्बिर टाँगेका थिए त्यो तस्बिर उनीहरूले विवाहपछि लगत्तै दुलान फर्काउन जाँदा भक्तपुर सहरको कुनै स्टुडियोमा खिचेका थिए तस्बिरमा रहेकी सावित्री पातलो मुहारकी छोरी राम्री युवती थिइन् त्यसबाट धीरेन्द्रलाई आमाको सुन्दरताको के आभास भयो तर जीवनमा कहिल्यै सामिप्य नपाएको पात्रलाई तस्बिरमा मात्र देख्दा थोरै कुरा मात्र सत्य र धेरै कुरा अनुमान र कल्पना भन्दा बढी नहुँदा रहेछन् धीरेन्द्रले गोठमा झुन्डिएकी ती आइमाई आफ्नै आमा थिइन् भन्ने कुरा अलिक धेरै पछि मात्र थाहा पाएको थियो जुन दिन घटना भयो त्यो दिन ऊ शिशुवत विच्छेद र अन्यलमा थियो अलिक उमेर बढ्दै गएपछि जब थाहा पायो ऊ तटस्थ भयो आमाको अवसानको सत्यले केही दिनसम्म उसको चपलता गायब भयो तर ऊ दुखी देखिएन दुःख मान्ने कि नमान्ने ऊ यसै पनि स्थिर र शान्त स्वभावको थियो घरका सदस्यहरूले उसलाई त्यसै दर्शन ढुङ्गाको थुप्रो भन्ने गरेका थिएनन् फेरि समयको अर्को फेरोमा उसले सुन्यो त्यस काण्डको खलनायक उसैका बा नरेन्द्रनाथ थिए नरेन्द्रनाथलाई लागेको आरोप थियो कि बा गजेन्द्रनाथको उक्साहटमा उनले यो कर्तव्य गरेका हुन् यस विषयमा गाउँलेहरूले धेरै पछिसम्म खासकुस कुरा काटेको सुन्यो धीरेन्द्रले जब उसले आफ्नै कानले त्यो सुन्यो त्यसपछि त्यस विषयमा उसको चाख पनि बढेर गयो विशेष गरी उसको अभिन्न मित्र मिठाराम खनालका बा शिवराम खनालले धेरैपल्ट भनेको उसले सुन्यो पहिले पिटेर मारे त्यसपछि झुन्ड्याएका हुन् त्यो आत्महत्या थिएन बरु हत्या थिए हो पुलिसलाई पैसा खुवाएर आफ्नो पक्षमा पारेका हुन् तिनले यो देश यति भ्रष्ट भइसक्यो कि यहाँ पैसाले न्याय किन्न सकिन्छ र अपराध छोप्न सकिन्छ पहिले धीरेन्द्रले कसैको कुरा पत्याएन साथीका बाघको कुरा पनि पत्याएन सजिलै पत्याइहाल्ने विषय पनि त थिएन एक त आफ्नै बालै लगाएको आरोप कसरी पत्याउनु र दोस्रो नरेन्द्रनाथ अधिकारी जस्ता समाजमा मान र इज्जत भएका मानिसले आफ्नै स्वास्नीलाई मार्लान् मारेर उनलाई के लाभ हुन्छ उमेर केही छिप्पिएपछि धीरेन्द्रले गोठभित्र देखेको र पछिसम्म सम्झेको दृश्यको मिल्दोजुल्दो तुलना भाट भटेनीसँग हुन सक्छ भनेर आफ्नो साथी मिठारामले बताएको थियो उसको कुरा सुनेर मिठाराम स्तब्ध भएको थियो उसले गजेन्द्रलाई भनेको थियो भो यो कुरा नजिकका भाटभटेनीको मन्दिरमा जान मात्र होइन त्यसलाई सम्झँदा पनि मलाई ज्यादै डर लाग्छ भाट भटेनी परिवार बच्चाका देवता मानिन्छन् बच्चाको रोग निको पार्ने देवता काठमाडौँको टङ्गालको तीन दोबाटाको सङ्गमको के उत्तर पश्चिमतिर सडक छेउ एउटा मन्दिर छ धीरेन्द्र केटाकेटी छँदा सानी आमा कमला अधिकारीसँग एकपटक त्यहाँ पुगेको थियो त्यहाँ पुग्न साथ ऊ गोठभित्र माथ्लो तलाको एउटा दृश्य चित्रको स्मरण गर्थ्यो जहाँ आकाश ताकेर झुन्डिएको एउटा ठुलो पुतली थियो रातो फरिया चोलो र रातै चुल्ठो भएको भात भटेनी परिवारमा सँगै झुन्डिएको बालकको पुतलीलाई चाहिँ ऊ आफ्नै प्रतिबिम्ब ठान्थ्यो आमाको बगलमा एउटा बालक छ तटस्थ र संवेदनहीन सँगैको अर्को ठुलो बा पुतलीतिर चाहिँ उसको ध्यान कहिले गएन धीरेन्द्रलाई सानी आमा कमलाले भात बारे एउटा रोचक कथा सुनाएकी थिइन् एकादेशको कुरा हो विशाल विशालनगरमा एउटा किसान परिवार थियो त्यस परिवारमा तिनजना थिए बाबु आमा र छोरा तिनीहरू ज्यादै गरिब देखिन्थे तिनीहरू दिनभरि खेतमा काम गर्थे र राति आकाशको बाटो भएर अन्तै जान्थे भोलिपल्ट बिहानै आफ्नो झुपडीमा आइपुग्थे र खेतमा काम गरिरहेका देखिन्थे यो कुरा विशालनगरवासीलाई थाहा थिएन सबैलाई भ्रम थियो तिनीहरू दिनरात त्यही रहन्छन् भनेर सबैले ठानेका थिए तिनीहरू विशालनगरकै रैथाने हुन् एकपटक त्यो किसान परिवार आकाश मार्गबाट फर्किरहेका बेला उज्यालो भएछ बाटामा हिँडिरहेका किसानहरूले तिनलाई देखे र छक्क पर्दै कराए ओहो आकाशमा को को रहेछन् हेर त हेर बटुवाको आवाज सुन्नासाथ तिनीहरू उडेकै ठाउँमा टक्क अडिए उज्यालो बढ्दै गएपछि भिड पनि बढ्दै गयो त्यसपछि तिनीहरू सदाका निम्ति त्यही आकाशमा रहे सानी आमाको कथाले फेरि धीरेन्द्रको मनमा अर्को प्रश्न बल्झाएको थियो के मेरी आमा त्यसरी नै आकाशमा अडिएर सिद्ध भइन् त अथवा आकाशबाट तल झर्दा झर्दै आफ्नो इच्छा विपरीत सदाका लागि स्थिर भइन् भाट भटेरीको कथा र आमाको जीवनमा के समानता छ धीरेन्द्रले धेरै पछिसम्म पनि यस्ता प्रश्नहरूको जवाब पाएन बाप्रति धीरेन्द्रको बाल्यकालको मान्यता भने बिस्तारै भत्कँदै गयो जति उमेरको अङ्क बढ्दै गयो ऊ त्यति एक्लो भयो बिस्तारै एक्लोपनले उसलाई थिच्न थाल्यो आमा छैनन् आमाको ठाउँमा सौतेनी आमा आएकी छन् यसले उसको मनमा बा नरेन्द्रनाथप्रति विरोधी भावना भड्कायो अब उसले बालाई शत्रु शिविरको खलनायक देख्न थाल्यो समयक्रममा केही यस्ता घटना जन्मिए त्यसपछि उसको मनमा आमाको हत्याको बदला लिने सनकले ठाउँ बनायो शङ्का र अहङ्कार यस्ता जनावर हुन् भित्तण्ड मचाउन तिनलाई कुनै तथ्य र तथ्याङ्क चाहिँदैन जति जति उसको चेतना बढ्दै गयो ऊ आफ्नो बासित त्यति त्यति टाढा हुँदै जान थाल्यो जब उसले पटक पटक सुन्यो आमाको अवसानमा बाको हात छ त्यसपछि उसको मन दो किसिमले फाँडिन थाल्यो बिस्तारै समय र परिस्थितिले कोल्टे फेर्दै गयो उसको दिमागमा आमा सावित्री अधिकारीको हत्याको सन्देह र त्यस विरुद्ध बदलाको भावनाको जग बस्ने वातावरण बन्यो मानिस नै यस्तो प्राणी हो जसलाई सन्देह मात्र गर्न कुनै बलियो तर्कको आवश्यकता पर्दैन उमेर अरू बढ्दै गएपछि धीरेन्द्रका मनमा अनेक दुस्वप्नले घर बनाउन थाले आफ्नो आमाको अभाव जति जति खड्किँदै गयो त्यति नै ऊ बासित शत्रुवत हुँदै गयो पछि पछि गएर त बा र ऊ दुई दुश्मन राष्ट्रका अलग अलग झन्डा झैँ हुन पुगे पाँच वर्षको हुँदा धीरेन्द्रको व्रतबन्ध धुमधामसँग गरियो उसलाई गुरु खेमराज खनालले ओम भुरुभुवस्वको गायत्री मन्त्र सुनाए मन्त्रलाई गोप्य राख्नु भनिएको थियो गुरु खेमराजले रुख नचढ्नु शिकार नखेल्नु अभक्ष नखानु सधैँ नुहाएर मात्र खानु भन्ने उपदेश दिएका थिए बाजा गाजाको झङ्कार पुरोहित तथा पाहुनाहरूको बाक्लो झमघट वेद ध्वनि अग्निमा आहुति र भोज भतेरको भव्य आयोजना त्यो वैशाखको दिन थियो अघिल्लो रात अचानक पानी परेकोले झाडो बढेको थियो बाले धीरेन्द्रलाई नयाँ टोपी नयाँ दौरा सुरुवाल र नयाँ जुत्ता मोजा किनिदिएका थिए पहिलोपटक कपाल खौरेर उसको टाउकोमा टुप्पी पनि राखिएको थियो त्यो टुप्पी धेरै वर्षसम्म उसको टाउकोमा झुन्डी राख्यो जब उसलाई आनन्दकोठी विद्यापीठमा पढ्न पठाइयो उसले बङ्गाली काट्दा टुप्पी पनि काट्यो यो बदलिएको समयको बाध्यता थियो टुप्पी राख्नेहरूलाई पण्डित वा गुरु भनेर हेप्ने जमाना आएको थियो व्रतबन्धकै सेरोफेरोको अर्को प्रसङ्ग धीरेन्द्र करिब साढे चार या पाँच वर्षको थियो साँझको समयमा पहेँलो सूर्य पश्चिमको आकाशबाट ओह्रालो झर्दा ऊ आफ्नै आँगनमा धुलो खेलिरहेको थियो उसकी सानियामा कमला अधिकारी पिँढीमा बसेकी थिइन् पट्टिबाट जन्मेको भाइ खगेन्द्रनाथ उनको काखमा बसेर दुध चुस्दै थियो माइली दिदी सानियामाको कपालको जुम्रा र लेखा टिपेर मारिराखेकी थिइन् सूर्यको नरम किरणमा आँगनमाथिको आकाशको तहमा बुसुनाहरूसँगै धुलोका कणहरू उडिरहेका थिए सायद त्यो जेठको कुनै सुक्खा दिन हुनुपर्छ त्यस बेलासम्म उसमा सानी आमा र आमामा भिन्नता छुट्याउने पुरा चेत आइसकेको थिएन कहिले उसलाई लाग्थ्यो कमला नै आफ्नै आमा हुन् अनि कहिले लाग्थ्यो ती मेरी आमा होइनन् लामो समयसम्म ऊ कमलाबारे भ्रम र यथार्थका माझमा झुन्डिएको थियो कमलाले धीरेन्द्रलाई सकेसम्म बढी नै माया गर्न खोजेको भान हुन्थ्यो तर पनि ऊ एक्लै बस्थ्यो र एक्लै खेल्थ्यो त्यो दिन पनि ऊ आँगन छेउको एउटा कुनामा एक्लै बसेर धुलोमा थुप्रा थुप्रा बनाउँदै खेलिरहेको थियो उसको एकान्त प्रियतालाई लिएर माइली दिदी पछिसम्म पनि अरूलाई सुनाइरहन्थिन् यो केटो कस्तो जन्मेछ नि नारायण यसलाई अरू कोही पनि चाहिँदैन मात्रै आफै भए पुग्छ यो एउटा सानो उदाहरण मात्र थियो यस्ता दृष्टान्तहरू कति थिए कति धीरेन्द्रको बाल्यकालको धेरै समय ऊ आफैमा हराएर र आफैसित मात्र सम्वाद गरेर समाप्त भएको थियो पछिसम्म पनि उसले गाउँमा धेरै साथी बनाउन सकेन उसका जम्मा जम्मी दुईटा साथी थिए गायत्री थापा र मिठाराम खनाल गायत्रीका बाद जिल्लातिर सरुवा भएपछि गाउँमा मिठाराम एक मात्र रह्यो उसको साथीको नाममा ऊ मिठारामका गइरहन्थ्यो र कहिलेकाहीँ त रातै पनि बस्थ्यो यो कुरा उसका बार र सानी आमाले पटक्कै मन पराउँदैनथे तर मन नपराए पनि के त उसले आफ्नो हट कहिले छोडेन पछि गएर जब मिठाराम र उसको स्कुल फरक फरक भयो तब मिठाराम पनि बुढो चराको प्वाक चाहिँ धीरेन्द्रको साथबाट चुनिन पुग्यो बाल्यकालमा धीरेन्द्र पेटको रोगी थियो जुगा परिरहन्थ्यो बेला बेला पेट उमटिएर आलस तालस हुन्थ्यो र कहिलेकाहीँ मुठाका मुठा जुगा बान्ता पनि गर्थ्यो तर त्यस्तो हुँदा पनि प्रकटमा रुने त के अहिय पनि भन्दैन थियो उसको पेट भ्यागुताको जस्तो भ्याक्त उठेको थियो र छातीका करणका भाटा गरिबको घरको जीर्ण र उद्रेको पराले छानो जस्तो देखिन्थे उसको मुख लाम्चो थियो कञ्चटका हाड स्पष्ट देखिन्थे शरीर सिनको जस्तो पातलो रोगी भएकाले उसलाई पुरा नौ वर्ष कटेपछि मात्र स्कुलमा भर्ना गरियो स्कुल उसको पुरानो घरको पिँढीमा खोलिएको थियो त्यसको मुख्य स्थापनाकर्ता स्वयं उसका बा नरेन्द्रनाथ थिए पञ्चायती व्यवस्था आएपछि गाउँका निम्ति उनले गरेको विकास श्रृङ्खलाको पहिलो आदर्श उदाहरण थियो त्यो स्कुल सुरुमा स्कुलको आफ्नै भवन थिएन र पनि प्राथमिक तहका निम्ति सरकारी स्वीकृति अनि एउटा शिक्षकको दरबन्दी ल्याउन नरेन्द्रनाथले निकै संघर्ष गरेका थिए त्यसमा उनको प्रतिष्ठा समेत घाँसिएको थियो शिक्षा विभागबाट स्वीकृति ल्याएपछि उनले पुरोहित खेमराज खनाललाई बोलाएर आफ्नो पुरानो घरको पिँढीमा स्कुल चलाउन भने खेमराजले नेपाली र संस्कृत मात्र पढेका थिए उनले अङ्ग्रेजी पढेका थिएनन् यसकारण पाँच कक्षासम्म चल्नुपर्ने प्राथमिक स्कुलमा चार कक्षासम्म मात्र पढाइ हुने भयो त्यहाँबाट चार कक्षा उत्तीर्ण विद्यार्थी पाँच पछिका लागि चावहिलको पशुपति हाई स्कुल भक्तपुरको बोडे हाई स्कुल वा काठमाडौँ सहरतिर कतै पढ्न जानुपर्ने भयो दुई हजार एक्काइस साल माघको बसन्त पञ्चमीका दिन धीरेन्द्रलाई अक्षरारम्भ गराइयो माघ उसको जन्म महिना समेत थियो गाउँलाई भूमि सुधारको ज्वरोले ग्रस्त पारेको थियो प्रधान पञ्च नरेन्द्रनाथलाई फुर्सद थिएन जग्गाको कित्ता नापी भइरहेको थियो उनी हर क्षण भूमि सुधार टोलीको पछि पछि कुदिरहेका हुन्थे त्यसैले उनले छोरालाई पढाउन उसका गायत्री गुरु खेमराज खनाललाई अराएका थिए पुरोहित खेमराज उनकै खल्तीका मानिस थिए खेमराज उनीहरूको पारिवारिक पुरोहित समेत थिए उनी प्रस्तावित प्राथमिक स्कुलका हुनेवाला प्रधान अध्यापक थिए त्यसैले पनि हुन सक्छ उनले निकै उत्साहपूर्वक धीरेन्द्रलाई पढाउन थाले धीरेन्द्रलाई काठको धुलौटोमा रातो माटो हालेर सिन्काले क ख ग लेख्न सिकाइयो करिब दस दिनमै ऊ नेपाली साउ अक्षर चिन्न र लेख्न अङ्कगणितका चार साधारण नियम हल गर्न र कठिन खालका श्लोक कण्ठस्थ भन्न सक्ने भयो फागुनको तेस्रो सातादेखि शैक्षिक सत्र सुरु हुँदा उसलाई एकैपटक दुई कक्षामा भर्ना गरियो होइन मान्छे मुसु जस्तो भए पनि दिमाग चाहिँ ज्यादै तेज छ हौ यसको यो पछि गएर ठुलै मान्छे हुन्छ हेर्नुहोस् भर्ना गर्दा पुरोहित खेमराजले नरेन्द्रनाथलाई सुनाएका थिए नरेन्द्रनाथ सक्कली ढाकाको टोपी लगाएको टाउको हल्लाउँदै दङ्ग परेका थिए वरिपरि पर्खालले घेरिएको तीन रोपनी क्षेत्रफलमा भर्खरै बनेको नयाँ घरसँगै जोडिएको थियो उनीहरूको पुरानो घर नब्बे सालको भुइँचालो अघि बनेको र त्यो भयानक प्राकृतिक विनाश लीलामा समेत नभत्केको त्यो घर अझै गाउँका अरू घरभन्दा निकै गतिलो र राम्रो थियो झिङ्गटीको छानो थियो घरको अघिल्तिरको मोडामा बार्दली थियो कौशीको भुइँमा तेली इट्टा छापिएका थिए कौशीको सानो पर्खालले घेरिएको र पर्खाल सेतो चुनले पोतिएको थियो त्यो घर टाढैबाट स्पष्ट देखिन्थ्यो त्यसै पनि गाउँका अधिकांश घर परालले छाएका एकतले थिए ती पहेँलो र रातो माटोले पोतेका आदिम गुफा जस्ता देखिन्थे गोथिक शैलीको दरबारिया ढाँचाको उनको त्यो घर एक हिसाबले भन्ने हो भने पुरानो समयका निकै उम्दा घरहरूको कम्तीमा थियो जेठी पत्नी सावित्री अधिकारीको झरझराउँदो जीवन छँदै दुई हजार चौध सालको हिउँदमा नरेन्द्रनाथ अधिकारीले अर्को नयाँ घर बनाएका थिए पुरानो घरभन्दा धेरै राम्रो देशी टायलले छाएको र पाटनको हरिसिद्धिमा विशेष योजना सहित अवालेले पोलेको चिल्ला इट्टा प्रयोग गरिएको त्यो घर काठमाडौँ वा भक्तपुरका सहरिया ढाँचाका राम्रो खाले आधुनिक घरहरूको जस्तो वास्तुकलाले परिपूर्ण थियो अग्राहका कलात्मक ढोका र झ्यालहरू बनाउन पाटनबाट विशेष सिप दक्षता भएका सिकर्मीहरू झेकाइएका थिए डकर्मी उत्तिकै सिपालु थिए गठेचा भन्ने विशेष प्रकारको पहेँलो माटो ल्याएर घरको गाह्रो चिनिएको थियो त्यस प्रकारको माटो सजिलै पाइन्नथ्यो कतै कतै त्यस्तो माटोको खाने हुन्थ्यो त्यो माटो मल्लकालदेखि प्रयोगमा आएको भनेर जान्नेहरू चर्चा गर्दथे अझै पनि उपत्यकाभित्र निर्माण भएका ढुङ्गे धाराका डोण र मङ्गललाई नचुहिने पार्न गठेचा प्रयोग भइरहेको थियो जगदेखि छानासम्म पुरै गठेचाले मात्र चिनेर बनेको त्यो नयाँ घर आकारमा पनि पुरानोको तुलनामा ठुलो थियो पुरानो घर दुई तले मात्र थियो नयाँ घर थियो तीन तलाको घरको अगाडिपट्टि दोस्रो तलाका माझमा कलात्मक कोटालले बनेको अग्राहको बुर्जा र पहिलो तलाको समकक्षमा त्योभन्दा पनि भव्य र सुन्दर कौशीले गर्दा नयाँ घरको अर्कै परिचय स्थापना भएको थियो पहिलेदेखि नै गाउँलेहरू उनीहरूको परिवारलाई ठुला कार्य भन्थे र यो नयाँ घरले त्यस नामलाई अझ बढी सार्थक बनाइदिएको थियो नयाँ घर बनेपछि पुरानो घरको उपयोग सीमित हुन पुग्यो भुइँतलाको पूर्वी कुनामा तीनवटा जर्सी गाई बाँधिएका थिए सावित्री गोठमा झुन्डिएपछि गाई यता सारिएका थिए त्यसपछि उताको गोठ बिना उपयोग खाली थियो त्यहाँ परिवारका कोही पनि जान चाहँदैनथे अन्धविश्वास मान्नेहरू त्यहाँ दिउँसै तर्साउँछ भन्थे त्यसैले अब यो संरचना जीर्ण हुँदै गएको थियो त्यसको छानो झारपातले झेलिएर जीर्ण भएका थिए यसरी त्यो गोठ अब आफ्नो अवसान कुरेर घाटमा बसेको बिरामी जस्तो भएको थियो गाई र तिनका बाच्छा बाच्छीको हेरचाह मैली दिदी एक्लैले गर्थिन् हर समय कुनै न कुनै गाई दुहुनो भइरहन्थ्यो मैली दिदीको संसारमा आफ्नो भन्नु कोही पनि थिएन उनी बाल विधवा थिइन् उनको खास घर काभ्रेको बिहेवरमा थियो र माइत घर थियो नाला विवाह गरेको तीन वर्षमै रुखबाट खसेर लोग्ने ठहरे भएपछि उनी घर न घाटकी बनेकी थिइन् किशोर बायमै विधवा हुनु उनको नियति रहेछ घर परिवारकाले पोइ टुकुई भनेर घर गरी खान दिएनन् माइतमा पनि भाउजू बुहारीले सहेनन् त्यसपछि उनी आफ्नो ठाउँ सदाका निम्ति छोडेर पशुपतिनाथको शरणमा आइन् र भिक्षा माग्न थालिन् तर त्यहाँ पनि उनी सुरक्षित भएनन् पार्टीमा सुत्दा जडेहा र गजडीहरूको कामुक आकांक्षाको तारो बन्न थालिन् उनी पशुपति छोडेर भिक्षा माग्दै यता आइन् र गजेन्द्रनाथ अधिकारीको ठुलो घरमा आश्रयका निम्ति गुहार मागिन् त्यस बखत धीरेन्द्रका दयालु हजुरबा गजेन्द्रनाथले उनलाई आश्रय दिए श्री तीन चन्द्र शमशेरले दास प्रथा उन्मूलन गरेपछि जिमवाल गजेन्द्रनाथको घरमा रहेका दासहरू अमलेख भएर लाखापाखा लागेका थिए कोही भिक्षाखोरीतिर गएका थिए भने त्यता नगएका कोही कोही चाहिँ कहिलेकाहीँ काम गर्न र अन्न माग्न मात्र त्यहाँ आउँथे गजेन्द्रनाथ उनीहरूलाई केही न केही दिएर पठाउन पत्नीलाई हराउँथे दास अम्लेख पछिको समयमा अर्को किसिमले नोकर पाल्ने व्यवस्था आएको थियो तर राम जाने किन कुनै नरेन्द्रनाथको घरमा कुनै पनि नोकर स्थायी भएर बसेका थिएनन् कोही त एक महिना पनि नपुग्दै भाग थिए दास प्रथा गएपछि करिब डेढ दशक यसरी नै बित्यो त्यसपछि माइली दिदी आइन् उनी चाहिँ स्थायी रूपले पछि समय बसिन् उनका विषयमा गाउँलेहरू भन्थे नरेन्द्रनाथकी आमाले त तरुणी हुन आँटेकी विधवालाई घरको काममा राख्नुहुन्न भनेर निकै जिद्दी गरेकी थिइन् रे तर उनको केही लागेन छ गजेन्द्रनाथ मलले चाहेपछि अरूको के लाग्थ्यो माइली दिदी ठुला घरे अधिकारी परिवारको महत्वपूर्ण अङ्ग भएको पनि एउटा इतिहास भइसकेको थियो सात सालमा प्रजातन्त्र आउनुभन्दा अघि उनी कलिलो किशोर काया लिएर उनीहरूको परिवारमा आएकी थिइन् र धीरेन्द्र बुझ्ने अवस्थामा पुग्दा उनी जवानीको उत्तरार्धतिर थिइन् उनको आगमनको त्यो विषय धेरै वर्ष अगाडिको कथा जस्तै बनिसकेको थियो उनी आउँदा उसका हजुरबुबा गजेन्द्रनाथ अधिकारी र हजुरआमा भगवती अधिकारी झरझराउँदो मुहारका थिए थिए जसको वैकुण्ठवास भएको पनि अब दुई वर्षभन्दा बढी भइसकेको थियो पुरानो घरको भुइँतलाको दक्षिण पश्चिम कुनामा एउटा अँगिनो थियो अँगिनो छेउ कुँडो पकाउने र भुसा खुवाउने भाँडाहरू आल्मुनियमका थोत्रा गाग्रीहरू चुनियाका दाम्ला र परालको घुर्यान थिए पहिलो तलामा काठले बारेका चारवटा कोठा थिए हरेक कोठामा एउटा एउटा रित्ता ढुकुटी काठ थिए त्यस तलाको सबै जस्तो झ्याल सधैँ बन्द हुने हुनाले त्यहाँ दिउँसै पनि रातको जस्तो अँध्यारो हुन्थ्यो धीरेन्द्र कि सानी आमाबाट जन्मेको भाइ खगेन्द्र निकै ठुलो भइसकेपछि पनि त्यस तलामा उक्लिन डराउँथ्यो कुनै कारणवश जानै पर्ने भए ऊ भन्दा पाका साथीलाई लिएर डराइ डराई त्यहाँ जान्थ्यो तर धीरेन्द्रलाई भने त्यस्तो अँध्यारोको मतलबै हुँदैन थियो ऊ मानिसहरूसित मात्र डराउँथ्यो एकान्तसित त उसको अगाध प्रेम थियो त्यस तलामा पसेपछि ऊ आफू झन सुरक्षित भएको अनुभव गर्थ्यो उसले धेरै समय त्यहाँका कोठा चोठा र रित्ता धनसारहरूको सङ्गत गरेर तीसँग मौन वार्तालाप गरेको थियो गुइँगा पुरै खाली थियो त्यहाँ एउटा कुनामा दाउरा अर्को कुनामा गुइठा र अर्को कुनामा मकैका खोस्टा राखिएका थिए भुइँगलबाट बाहिर कौशीमा निस्कने होचो ढोका थियो कौशीबाट उत्तर खण्डको पुरा गाउँ दक्षिण पूर्व खण्डको मनोहरा फाँट र उपत्यकालाई निलो पटुकाले बेरे जस्तो वरिपरिका पहाड छर्लङ्ग देखिन्थे धीरेन्द्रलाई सानै उमेरदेखि त्यहाँबाट बाहिरको दृश्य हेर्न ज्यादै आनन्द लाग्थ्यो खास गरी हिउँदको कुनै एक दिन फुलचोकी चन्द्रगिरी र तारे भेरमा हिउँ पर्दा ऊ कौशीमा गएर चिसो सिरेटो खाँदै त्यो अनौठो र रमणीय दृश्य हेरेर एक्लै रमाउँथ्यो त्यही पुरानो घरको खाली रहेको पिँढीमा प्रधानपञ्च नरेन्द्रनाथ अधिकारीले गाउँका बालबालिकालाई आधुनिक शिक्षा दिन भने नयाँ स्कुल खोलेका थिए हजार एक्काइस साल फागुन बाइस गते निकै घमाइलो दिन थियो त्यो देशमा अरू स्कुल फागुन एक गते नै खुलिसकेका थिए तर यस स्कुललाई शिक्षा विभागबाट स्वीकृति ढिला आएको थियो त्यस दिन गाउँभरिका उमेर पुगेका जवान र बुढापाकाहरू प्रधान नरेन्द्रनाथको घरमा फेला भएका थिए प्रधान पञ्चको जेठो छोरो धीरेन्द्रका निम्ति जीवनको अपूर्व अनुभव थियो त्यो पिँढी र फलैचामा सुकुलमाथि नयाँ नयाँ राडी ओछ्याइएका थिए राडीमाथि सेता नैनसुतको खोल भएका एक दर्जन जति बालिष्टहरू राखिएका थिए त्यसै गरी आँगनभरि पनि सुकुल ओछ्याएर तीमाथि रागेपाटे सतुरन्जा ओछ्याइएका थिए केही सुकेला मानिसहरू फलैचाको बालिष्टमा कुइना र ढाड अड्याएर गजधममा बसेका थिए त्यहाँ प्रधानमन्त्री नरेन्द्रनाथ झन गजक्क परेर बसेका उनको मोटो घाटो शरीर र बाटुलो अनुहारको माथलो ओठमाथि बटारिएको जुङ्गाले भिन्नै प्रकारको तेज र रवाफ दर्शाइरहेको थियो आकाशतिर ठडिएको त्यो जुङ्गा विशेष देखिन्थ्यो गाउँमा त्यस काठको जुङ्गाहरू कसैको थिएन पुरोहित खेमराज खनाल सहित गाउँका अरू भद्र आदमी फलैचासँगैको पिँढीमा बसेका थिए आँगनमा चाहिँ गाउँका सर्वसाधारण जनता बसेका थिए त्यो समारोह स्कुल उद्घाटनको उपलक्ष्यमा गरिएको थियो शिक्षा विभागका डाइरेक्टर मुख्य पाहुना थिए खाजामा मासु चिउरा खुवाउन भनेर घरमा चारवटा खसी ढालिएको थियो नयाँ घर अगाडिको बारीको पाटामा एउटा खड्कुलामा आलु केराउको अचार र अर्को खड्कुलामा चनाको तरकारी तयार पारिएको थियो भक्तपुरबाट जुजु धाउ ल्याइएको थियो नरेन्द्रनाथ पछिसम्म पनि भनिरहन्थे त्यस दिन आउनेहरूले च्याख तोड्ने गरी डकार्दै मासु चिउरा दही चिउरा र चनाको तरकारी खाए एक मुठी टिकनीको चिउराले नपुगेर अर्को पाँच पाथे झिकाउनु परेको थियो झन्डै एउटा ठुलै बिहे भोज जत्रो पो भएको थियो त भोलिपल्ट तेइस गते दस बजेदेखि पढाइ सुरु हुनेवाला थियो धीरेन्द्र नौ बजे नै दुई कक्षाका तीनवटा नयाँ किताब सुतीको झोलामा हालेर पुरानो घरको पिँढीमा पुगिसकेको थियो चाल ढाल हेर्दा ऊ निकै खुसी भए झैँ लाग्थ्यो उसले नयाँ कमिज र सुरुवाल लगाएको थियो नयाँ झोला र किताबसँगै नरेन्द्रनाथले उसलाई खद्दरको चौकिने बुट्टा भएको खैरो र सेतो रङका कमिज सुरुवाल ल्याइदिएका थिए यी सबै नयाँ वस्तुहरूबाट नयाँ सुगन्ध आइरहेको थियो र त्यसैबाट धीरेन्द्र पुलकित भएको थियो त्यहाँ अरू केही विद्यार्थीहरू पनि आइसकेका थिए पिँढीभरि नयाँ सुकुल ओछ्याइएको थियो हिजोको उद्घाटन समारोहमा आँगनमा बिछ्याइएका अरू सुकुल मझेरीमा थुपारिएका थिए त्यो दिन स्कुल आएका केटाहरूको हुलमा एउटी मात्र केटी थिए जसको नाम थियो गायत्री थापा धीरेन्द्रले उसलाई विशेष ध्यान दृष्टि दियो गोरु अनुहार र सुलुत्त परेको नाकमा उसका आँखा परे तर गायत्रीले निकै उपेक्षा भावले उसलाई हेरी यसको कारण स्पष्ट थियो धीरेन्द्र लवाईमा खाटे काँटे जस्तो देखिन्थ्यो तर गायत्री सहरिया झैँ लाग्थे ऊ सफा किसिमका घाँगर र सुरुवालमा आएकी थिए त्यस्तो लुगा गाउँका केटीहरूले अझै लगाइसके सकेका थिएनन् उनीहरू अझै भुटो र सुरुवालमै थिए अलि बढेका केटीहरू चाहिँ गुन्यो चोलो लगाउँथे धीरेन्द्रका जम्मा दुई जोर कमे सुरुवाल मात्र हुन्थे एक जोर राख्ने र अर्को जोर फेर्ने मामा घर जात्रा वा मन्दिरमा जाँदा सुकिला लाग्ने लुगा लगाउँथ्यो र घर बस्दा थोत्रा फेर्ने लुगा यसपटक स्कुल जान बाले ल्याइदिएको लुगाले ऊ गाउँका अरूभन्दा उम्दा देखिएको भए पनि गायत्रीको नजरमा ऊ अझै पाखे थियो गायत्रीले भनी पनि हाले हाम्रो गाउँका केटा त कस्तो फोहोरी रहेछन् कति नराम्रो लुगा लगाएका गायत्रीको भनाइले धीरेन्द्रलाई रिस त उठ्यो तर पहिलो भेट भएकोले उसले गायत्रीको कुरा काटेन ऊ त्यसको प्रतिवादको मौका खोजिरहेको थियो त्यस बेलासम्म गायत्री र धीरेन्द्र सहित छजना विद्यार्थी आइसकेका थिए उनीहरू सबै किताबका झोला पिँढीको सुकुलमा राखेर रा घरभित्र पसे र ताला उक्लेर बुइङ्गल हुँदै कौशीमा पुगे यो कौशीबाट को आम फल्न सक्ला कौशीमा पुग्न साथ गायत्रीले प्रश्न गरे सायद ऊ राम्रो लुगा लगाएको अहंकारले ग्रस्त थिए यो कौशीबाट यो कौशीबाट त राजाले आम फाल्न सक्छन् राजाले हाम्रो राजाले त जे पनि गर्न सक्छन् मिठाराम खनालले भन्यो राजाले कसले भन्यो तिमीलाई धीरेन्द्रको प्रश्न मेरो बाले भने मिठारामले जवाफ दियो मिठाराम तिम्रो बाले भने ठिक छैन राजा भन्दा त हाम्रो बा कति हो कति बलिया छन् हाम्रो बासित गाउँको जम्मै मान्छे डराउँछन् तिम्रो बा पनि डराउँछन् हाम्रो बासित धीरेन्द्रको भनाइपछि मिठाराम चुप भयो अह हाम्रो बा त कोहीसित पनि डराउँदैन हाम्रो बाले त उहिले लडाइँ खेल्दा थाहा छ धेरै मान्छेलाई मार्या अरे त प्रतिवादमा गायत्रीले भाने लडाइँ खेले तिम्रो बाले लडाइँ कहिले खेल्या मिठारामले सोध्यो अरू तिन फुच्चाहरूले पनि उसको प्रश्न उदेक मानेर सुने खै कहिले खेल्या त्यो त थाहा छैन तर उहाँले सिकाएको एउटा गीत भन्न सक्छु म भनौँ सबैले भन न भन भाने त्यो गीतमा नि हाम्रो बाले भन्नुभएको लेफ्ट राइट लेफ्ट राइट कदम बढायो नेपालसित जापान डरायो यस्तो उसले गीतका दुई हरप मात्र भन्न सके हाम्रो बासित सबै डराउँछ तिम्रो बा पनि डराउँछन् हाम्रो बासित हाम्रो बा गाउँका प्रधान हुन् धीरेन्द्र लगभग च्याठी हो अरू केटा चुपचाप गायत्री र धीरेन्द्र बीचको वाद विवाद सुनिरहेका थिए मानौ उनीहरूसँग बोल्ने विषय नै थिएन त्यसो भए तिम्रो बात त्यस्ता बलिया छन् भने त तिमी पनि बलियो होला नि त होइन त नि गायत्रीले चुनौती दिए हो त म पनि बलियो छु धीरेन्द्रले घमण्ड गर्दै भन्यो त्यसो भए त्यहाँबाट हाम्पाल्न सक्छौ त तिमी सक्छौ सक्छु किन नसक्नु ल ल हाम्फालेर देखाऊ यस अघि धीरेन्द्रले त्यति अग्लो ठाउँबाट कहिले हाम फालेको थिएन अठार फिट जति अग्लो थियो त्यो कौशी त्यति माथिबाट हाम फाल्नु असाधारण कुरा थियो कसैका लागि पनि तर ऊभित्र मूर्खता र सनकको आँधी चलिसकेको थियो गायत्रीसित नहार्ने अहङ्कारले उसलाई दपेटिसकेको थियो आफूलाई गायत्रीले पाके भनेको अझै उसको मनमा बिजिरहेको थियो अब लौ फसाद पर्यो मिठाराम र अरू फुच्चाहरू उसको फुर्ती देखेर काला निला भए उनीहरू उसको खुट्टा भाँचिन्छ भनेर डरले कामे तर ऊ डराएन र उनीहरूलाई चकित पार्दै कौशीको छेउबाट तल छार्यो अब त्यहाँ भयो चमत्कार ऊ यस्तो हल्का ढङ्गले झर्यो मानौ ऊ मानिस नभएर कुनै पखेटाधारी जीव थियो ऊ आँगनमा सहजै अवतरित भयो पहिले खुट्टा जमिनमा बज्रिए तर ऊ रबर झैँ उफ्रियो र ठिङ्ग उभियो त्यसपछि माथि कौशीतिर हेर्यो विजयले उसको अनुहार रातो न रातो भएको थियो तर गायत्रीको मुख हाँडीको पिँध झैँ कालो भयो एकाएक उसको बाटुलो र पुक्का परेको अनुहार खुम्चिएर कुरूप देखियो एकछिन अघिसम्मको गायत्रीको फुर्ती कता भाग्यो कता अरू केटा पनि धीरेन्द्रको कराबमा देखेर जादुगरको मन्त्रले लट्ठिएको सर्प झैँ लल्याक लुलुक भए त्यस दिनदेखि हो त्यस दिनदेखि धीरेन्द्र स्कुलको राजा भयो गाउँमा नरेन्द्रनाथको जति प्रभाव थियो स्कुलमा उसको प्रभाव त्यस्तै बढ्दै गयो अझ जब ऊ दुई कक्षाका नेपाली र सामाजिक शिक्षाका पाठहरू कण्ठ गरेर सुनाउन थाल्यो सधैँ गुरु खेमराजका आँखा अगाडि मात्र छाउन थाल्यो धीरेन्द्र दुई कक्षाका अर्धवार्षिक र वार्षिक दुवै परीक्षामा पहिलो भयो चालिस पचास पृष्ठको किताब सिङ्गे घोकेर रिठो नबिराई सुनाउन सक्ने ऊ जस्तो अर्को विद्यार्थी त्यसै स्कुलमा थिएन परीक्षामा सधैँ गायत्री दोस्रो र मिठाराम तेस्रो भए उनीहरू धीरेन्द्रभन्दा धेरै पछाडि थिए तर पनि गुरु खेमराजले अर्को शैक्षिक क्षेत्रमा तिनैजनालाई दोब्बर प्रमोसन गरेर चार कक्षामा उकाले दुई वर्ष त्यस स्कुलमा पढुन्झेल गायत्री धीरेन्द्रकी प्रगाढ मित्र बनेकी थिए स्कुलमा उसलाई एकछिन छोड्दिनथी स्कुल छुटेपछि र विधाको दिनमा पनि उसको छाया बनेर उसैको वरिपरि रिङ्गिरहेकी हुन्थे उपन्यास हजार माइलको बाटोको पहिलो भाग यही सकिन्छ आशा गर्छौ आजको अङ्क तपाईँलाई रोचक लाग्यो हवस् त अर्को अङ्कमा फेरि भेटौँला यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner TBI group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी र सृजना तामाङ सूत्रधार राज पौडेल लेखक विश्वेश्वर प्रसाद कोइराला प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट जिमेल डट कम